सदस्य हिराबहादुर केसीले संसद विघटन असंवैधानिक मात्र नभई निरङ्कुश र अधिनायकवादी कदम रहेको बताउनुभयो उहाँले केपी ओलीले संविधानमा नभएको अधिकारको प्रयोग गरेको बताउँदै कुनै पनि हालतमा संसदको पुनस्थापना गरी जनताको संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो राजनैतिक स्थिरताको लागि अविश्वासको प्रस्ताव पनि दुई वर्षसम्म पेश गर्न नपाइने संविधानमा व्यवस्था छ केसीले भन्नुभयो संसद विघटनको विशेष अधिकारको दुरुपयोग भएको गलत नजिरको आधारमा वर्तमान संविधानबाट हटाएको हो केपी ओलीले जनताको भावनाको कदर नगरी वैदेशिक शक्तिको प्रभाव परि प्रभावमा परि कम्युनिष्ट आन्दोलन र जनताको संविधानमाथि कु गरेको केसीको आरोप छ जनताको भावनालाई कुल्चेर संसद विघटन गर्ने देशलाई अस्थिरतामा धकेल्ने कामको विरुद्ध एकीकृत हुनुपर्नेमा उहाँले जोड दिनुभयो संसद विघटन पद र तथा जुङ्गाको लडाईँको आधारमा भएको देखा देखिए तापनि त्यो नभएको बताउँदै केपी ओलीको हट र जिद्दीको कारण भएको बताउनुभयो केसीले ओली सरकारले अब नेपाललाई अन्तर्राष्ट्रिय सैन्य अखडा बनाउने संघीयता खारेज गर्ने योजना बनाएको दावी समेत गर्नुभयो उहाँले राता दिनरात आफूलाई केन्द्रीय कमिटिको सदस्यको ललिपप ओलीले देखाए पनि संविधानको रक्षा गर्न पार्टीको सङ्गठित सदस्य बन्दै तत्कालै फिर्ता गरेको स्पष्ट पार्नुभयो उहाँले संविधानमा तथा निर्वाचन आयोगमा रहेको व्यवस्था अनुसार नेपाल कम्युनिष्ट पार्टी कुनै पनि हालतमा फुट्ने सम्भावना नभएको बताउँदै सङ्गठित हुने र जनताको भावनाको कदर नगर्ने नेता कार्यकर्ता जनताबाट समाप्त हुने दावी गर्नुभयो केपी ओलीले गरेको कुसच्याउन अदालत काफी रहेकोले तीन हप्तामा संसद पुन पुनस्थापना हुन्छ केसीले भन्नुभयो अदालतले पुनस्थापना नगरे जनताको सङ्घर्षबाट तीन महिनाभित्र पुनस्थापना गर्ने घोषणा गर्नुभयो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सल्लाहकार क्याप्टेन पूर्णबहादुर राणा गण्डकी प्रदेश सदस्य फमलाल नेउरी राजीव घिमिरे जिल्ला कार्यालय सदस्य विष्णु भूषाल चर्चित राष्ट्रिय कलाकार विष्णु खत्री नेकपा गलकुटका नेता तिलक उप्रेती जिल्ला सदस्य बुलबहादुर केसी अर्जुन चोखाल डिलबहादुर दर्जी फरेन्द्र थापा जिल्ला सल्लाहकार विष्णु राणा बेपत्ता तथा शहीद परिवारका सदस्य छम कुमारी बस्नेत वार्ड नम्बर छका वडा अध्यक्ष नरबहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकुट नगर कमिटी अध्यक्ष ललित शिरिजको अध्यक्षता कार्यालय सदस्य कौशिला घरतीको स्वागत तथा सचिव डम्बर शिरिजको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगर शिक्षा समितिको बैठक सम्पन्न भएको छ बैठकमा सैतिस दरबन्दी मिलान सम्बन्धमा छलफल भई आगामी बैठकमा अन्तिम टुङ्गो लगाउने निर्णय भएको छ विद्यालय सञ्चालन कार्यढाँचा दुई हजार सतहत्तर बमोजिम सातवटा विकल्पहरूमध्ये उपयुक्त विकल्प प्रयोग गरी विद्यालय बिहान दस बजेदेखि चार बजेसम्म सञ्चालन गर्ने निर्णय भएको गलकुट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो बैठक गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्ष सफलतामा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकामा कृषि विकास समितिको बैठक सम्पन्न भएको छ बैठकमा एकीकृत नमुना व्यवसायिक कृषि फर्म स्थापनाको लागि आवेदन गरेका आवेदकहरूले अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त प्राप्ताङ्कको आधारमा बाह्रवटा फर्म तथा समूहहरू छनौट भएको जानकारी गराइएको थियो एकीकृत नमुना व्यवसायिक कृषि फर्म कार्यक्रममा नेपाल सरकार कृषि विकास विभागको वित्तीय समानीकरण अनुदानबाट पचहत्तर लाख ताराखोला गाउँपालिकाको लागत साझेदारीबाट सैतिस लाख पचास हजार गरी एक करोड बाह्र लाख पचास हजारको पुँजीगत अनुदानबाट सञ्चालन हुनेछ एकीकृत नमुना व्यवसाय कृषि फर्म मार्फत व्यवसायको भेड भेडा बाख्रा पालन व्यावसायिक तरकारी खेती व्यावसायिक माछा पालन लगायतका योजनाहरू छनौट भएका छन् बैठक ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीको अध्यक्षता तथा कृषि विकास समिति ताराखोलाका सदस्य सचिव चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गल्को सेवा केन्द्र हटियाको जीवन आवास तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आज चढौतीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ राहत सुविधा दिने सहकारीको उद्देश्य अनुसार सदस्यहरूको घर परिवार घर परिवारका कुनै सदस्यको मृत्यु हुँदा सदस्यको घरमै गएर सहकारीले राहत रकम सहित श्रद्धाञ्जली सभा गर्दै आइरहेको छ सोही अन्तर्गत आज सिवाइसी सहकारीका सेयर सदस्यहरू टङ्क प्रसाद रेग्मी मेघराज रेग्मी कृष्ण प्रसाद रेग्मी कि ममतामय माता स्वर्गीय नरेन्द्र कुमारी रेग्मीको मिति दुई हजार सतहत्तर साल पौष पन्ध्र गते भएको दुःखद निधन तथा सिवाइसी साकोसका सेयर सदस्यहरू किसान बुढाथोकी जय बुढाथोकी राजु बुढाथोकी कि ममतामय माता स्वर्गीय टिका कुमारी बुढाथोकी मिति दुई हजार सतहत्तर साल पौष सत्र गते भएको दुखद निधनमा सिवाइसी सहकारीद्वारा श्रद्धाञ्जली प्रकट गर्दै शोकसभा सम्पन्न गरेको छ गलकुट नगरपालिका वडा नम्बर छ चरौदी निजी निवासमा पुगी श्रद्धाञ्जली सभा सम्पन्न गरेको सहकारीले जनाएको छ श्रद्धाञ्जली सभामा स्वर्गीय नरेन्द्र नगेन्द्र कुमारी रेग्मी र स्वर्गीय टिका कुमारी बुढाठोकीको फोटोमा संस्थाका सञ्चालकहरू लगायत कर्मचारीहरूले फुलको पुष्प गुच्छा अर्पण गर्नुभएको थियो सभामा सेवा केन्द्र संयोजक रामबहादुर खत्री जन्म मृत्यु प्राकृत रामबहादुर खत्रीले जन्म मृत्यु प्राकृतिक नियम भएकोले परिवारजनलाई धैर्य धारण गर्न गर्ने शक्तिको कामना गर्नुभएको थियो केन्द्रीय सञ्चालक समितिका सदस्य हर्कबहादुर पाण्डेले संवेदना पत्र वाचन गर्नुभएको थियो सभाको अवसरमा संस्थाको नियम अनुसार रेग्मीको परिवारले बिस हजार तथा बुढाथोकीको परिवारले पन्ध्र हजार रुपियाँ राहत प्रदान स्वरूप प्रदान गरिएको थियो कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सेवा केन्द्र प्रबन्धक रिमा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 विरुद्धको खोप पनि लगाइएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ शिविरको पहिलो दिन बुधबार मात्रै उनासीवटा वटा छाडा तथा घरपालुवा भाले पोथी कुकुरको बन्ध्याकरण गरिएको छ वरिष्ठ पशु चिकित्सक डाक्टर शङ्कर पाण्डे पशु चिकित्सक doctor Arjun Aryal doctor doctor Bikash Giri Khitbahadur श्रेष्ठ लगायत दसजनाको टो विज्ञ टोलीले शिविरमा सहजीकरण गरेका छन् एउटा शिविर सञ्चालन गर्दा दुई सय कुकुरको बन्द्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताउनुभयो भुसिया कुकुरलाई न्यूनीकरण गर्न तथा सन् दुई हजार तिससम्म रेबिज उन्मूलन गर्नका लागि बन्द्याकरण थालिएको उहाँको भनाइरहेको छ बागलुङमा बन्ध्याकरण शिविर सञ्चालन गर्नको लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र केन्द्रीय रिफरल अस्पताल काठमाडौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पाँच लाख विनियोजन गरेका छन् बागलुङको नारायणी स्थान र कुसमिसेरामा हात्तीपाइली रोग परीक्षण अभियान चलाइने भएको छ पटक पटक औषधि खुवाएर पनि रोग निको नभएपछि त्यहाँका बासिन्दाको रगत समेत परीक्षण गरेर फेरि औषधि खुवाउने कार्यक्रम बनाएको किट जन्ने रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका सुपरभाइजर सरोज अधिकारीले बताउनुभयो जिल्ला स्वास्थ्य कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा तालिम केन्द्रले आयोजना गरेको एक छलफलमा अधिकारीले बागलुङ तीन समको परीक्षणमा फेल भएको बताउनुभयो हामीले पटक पटक परीक्षण गर्दा हात्तीपाइली रोग विरुद्धको अभियानमा बागलुङ फेल भएको छ उहाँले भन्नुभयो रोगको सङ्क्रमितहरू घट्नुको साटो बढिरहेका छन् बढ्दो डर भएकोले फेरि औषधि खुवाउनु पर्ने आवश्यकता उहाँले औल्याउनु भयो बागलुङमा दस पटकसम्म औषधि खुवा खुवाएर पनि हात्तीपाईले रोग निको नभएको हो विशेष गरी बागलुङ नगरपालिका वडा नम्बर चौधको नारायणी स्थानमा हात्तीपाइलेका रोगीहरू भेटिएका छन् र नारायणी स्थानसँगै अन्यत्र पनि सितपुत भेटिने गरेकोले यो वर्ष नारायणी स्थान र कोशमिसेरका तिन तिन सय जनामा रगत परीक्षण गरिने भएको हो यो अभियानको लागि स्वास्थ्य कार्यालय तथा तथा स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिहरूको परिचालनबाट लक्षित समूहमा पुगिने बताइएको छ यो अभियानले सफल पार्न सकेमा मात्रै बागलुङ हात्तीपाइलीको रो औषधि खुवाउने अभियान रोकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो यिनै खबरसँगै साँझ सात बजेको गलकोट खबरका हामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुटमा आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको भेला सम्पन्न गलकुट नगर शिक्षा समितिको बैठक सम्पन्न ताराखोला गाउँपालिकामा कृषि विकास समितिको बैठक सम्पन्न सिआइसीद्वारा श्रद्धाञ्जली सभा गलकोट नगरपालिका वडा नम्बर छमा सम्पन्न र गलकुट बौद्धिक सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत छैठौँ दिनको सभा सम्पन्न बागुङमा कुकुरको